नमस्कार हार्दिक स्वागत छ कार्यक्रम जस्ट फर यो बासा बसाइमा कार्यक्रम जस्ट फर एउटा नवीनतम श्रृङ्खला लिएर आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र राजसँगै तपाईँको आफ्नै साथी म दिवस मगर सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थौलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम जसपुर एनजेको आजको बसाइमा पनि उपस्थित भइसकेका छौँ र कार्यक्रम जसपुर एनजे रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाहजमा हरेक दिन आउने गर्छ एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म यदि तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न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 बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर र कार्यक्रममा माझ केही गजलहरू वाचन गर्ने तत्कालमा जुटिराखेका छौँ उसले हिजो मान्छे मारी लास बनाएछ उसले हिजो मान्छे मारी लास बनाएछ खै किन जातलाई धरती आकाश बनाएछ उसले हिजो मान्छे मारी लास बनाएछ खै किन जातलाई धरती आकाश बनाएछ पहिले सुस्ता बेचेछ र काला पानी बेचेछ पहिले सुस्ता बेचेछ र कालापानी बेचेछ सिङ्गो हाम्रो नेपाल विनाश बनाएछ जसका लागि नेपाल आमा रोइरहेछिन् जसका लागि नेपाल आमा रोइरहेछिन् उसले नै आफ्नो मन चाहिँ इतिहास बनाएछ छुट्टिएर जातभात भनेर मान्छेलाई सदा छुट्टिएर जातभात भनेर मान्छेलाई सदा मान्छेलाई नै घाँससँग सडक बास बनाएछ उसले हिजो मान्छे मारी लास बनाएछ खैकिन जातलाई धरती आकाश बनाएछ प्रमोद खनाल अञ्चल यात्रीको मैले यो मुक्तक भाषण गरेँ दैलेख पाठ्य हुनुहुन्थ्यो उहाँको मुक्तकलाई मैले कार्यक्रममा स्थान दिएँ कार्यक्रममा अझै पनि मसँग केही मुक्तक र गजलहरू पनि भाषण छ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हुनुभएको छ उहाँलाई म स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ मुना मुना चाहिँ के गर्नुहुन्छ तपाईँ हेलो पर्साबाट मुना भन्नुभएको थियो उहाँको फोन सम्पर्क विच्छेद भइसकेको छ कार्यक्रम जस्ट फर इन्जोयमा हुनुहोस् आज मैले केही साथीहरूको मुख गजल र मुक्तकलाई चाहिँ वाचन गर्ने तत्त्वमा जुटिराखेको छु र जस्तो चाहन्छौ म त्यस्तै हुनसक्छु तिमीसँगै हाँस्न अनि रुन सक्छु जस्तो चाहन्छौ म त्यस्तै हुनसक्छु तिमीसँगै हाँस्न अनि रुन सक्छु केशव कुमार चापागाईको गजल रहेको छ यो जस्तो चाहन्छु म त्यस्तै हुनसक्छु तिमीसँगै हाँस्न अनि रुन सक्छु साथ पाइरहे भने एक दिन रुख चढेरै चन्द्रमा छुन सक्छु बिचैमा साथ छोडेर गए तिमीले सारा जिन्दगी आँसुले धुन सक्छु सोचेको चाहेको पाउनै पर्छ भन्ने छैन यात्रा हो जिन्दगी एक्लै जिउन सक्छु जस्तो चाहन्छु म त्यस्तै हुनसक्छु तिमीसँगै हाँस्न अनि रुन सक्छु जस्तो चाहन्छु म त्यस्तै हुनसक्छु केशव कुमार सफा गाईको गजललाई मैले वाचन गरे र मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पनि कार्यक्रममा पस्किराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ गजल मुक्तक चुटकिलाहरू हुन्छ भाषण गर्न चाहनुहुन्छ गीत गाउन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन चाहनुहुन्छ यदि तपाईँको कुनै पनि साथीको जन्मदिन परेको छ भने पनि शुभकामनाहरू व्यक्त गर्न आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस बस मगर तपाईँ कार्यक्रम जसप्रो इन्जोय सुनिराख्नु भएको छ भने कार्यक्रममा आउन मन लागेको छ गजल जोक्स कविता कथा मुक्तक शायरीहरू वाचन गर्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कसैको जवानीले तनाव निम्त्याउँछ कसैको जवानीले तनाव निम्त्याउँछ बोतलको पानीले तनाव निम्त निम्त्याउँछ न तिमीलाई समाज चाहिन्छ न परिवार न तिमीलाई समाज चाहिन्छ न परिवार अनि तिम्रो बानीले तनाव निम्त्याउँछ सम्झनामा आउँछ हिजोका प्रेम कथाहरू सम्झनामा आउँछन् हिजोका प्रेम कथाहरू त्यो पुरानो कहानीले तनाव निम्ताउँछ कर्णालीले नुन बाजुराले चामल माग्दा कर्णालीले नुन बाजुराले चामल माग्दा भन्दै होला राजधानीले तनाव निम्ताउँछ कसैको जवानीले तनाव निम्ताउँछ बोतलको पानीले तनाव निम्ताउँछ चन्द्र बुढाको मैले मुक्तक भाषण गरेँ मुक्तक भन्दा पनि गजल भाषण सुन्दरी कार्यक्रममा तपाईँले यदि मुक्तक भन्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो भएर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भन्नुभएको थियो सम्पर्क विच्छेद भइसकेको छ भन्नुभएको छ कार्यक्रममा आज मैले धेरै गजलहरू वाचन गरिराखेको छु तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस माटो रुदा हृदयमा पिर हुनुपर्छ माटो रुँदा हृदयमा पिर हुनुपर्छ मृत्युसँग नतर्सिने वीर हुनुपर्छ प्रकाश खनालको गजल मैले भाषण गरिराखेको छु माटो रुँदा हृदयमा पिर हुनुपर्छ मृत्युसँग नतर्सिने वीर हुनुपर्छ मुटुभित्र याद राखौँ पुर्खा बराबर कसैसँग नझुक्ने यो शिर हुनुपर्छ सर्वभौम अटल यो मार्ती भूमिभित्र सर्वभौम अटल यो मातृभूमिभित्र हाँसी हाँसी बस्ने तकदिर हुनुपर्छ आइलाग्नेसँग सधैँ जाइलाग्न हामी आइलाग्नेसँग सधैँ जाइलाग्न हामी नेपालीको हात हातमा तिर हुनुपर्छ थिचोमिचो गरेर नै मान्छे लडाउने अपराधीलाई हातमा जन्जिर हुनुपर्छ यो गजल मैले वाचन गरेँ प्रकाश मणि खनालको गजल वाचन गरेँ कार्यक्रम जसपुर एन्जेको यो एपिसोडमा तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ आज मेरो हातमा केही गजलहरू छ र मैले त्यही गजललाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा बाटो खुल्ला गरिराखेका छौँ बाबु देवकोटाको गजल रहेको छ मेरो हातमा अब म त्यसलाई भाषण गर्न चाहन्छु उता साउको ऋण छ चाँडै फर्क छोरा उता साउको ऋण छ चाँडै फर्क छोरा यता हाम्रो कुदिन छ चाँडै फर्क छोरा प्रवासी परदेश गई आखिर म बुढी छोडेर प्रवासी परदेश गई आखिर म बुढी छोडेर यो मुहार मलिन्छ चाँडै फर्क छोरा लौरीको सहारा यो कति दिन टेक्ने हो र लौरीको सहारा यो कति दिन टेक्ने हो र यात्रा गन्तव्यहीन छ चाँडै फर्क छोरा भरोसामा मान्दिन देखेको त साँचो हो भरोसामा मान्दिन देखेको त साँचो हो छ सपना रङ्गिन्छ चाँडै फर्क छोरा सहरको ती घरभन्दा हाम्रै गाउँको यो सहरको ती घरभन्दा हाम्रै गाउँको यो झुपडी नै नबिन नवीन छ चाँडै फर्क छोरा बाबु देवकोटा कुर्काई तिन अछामबाट पठाउनु हुनेको यो मैले भाषण गरे कार्यक्रममा कार्यक्रम पनि चाहिँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर संसारको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ र मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर र कार्यक्रममा विवश ग्यावाली असफलले पठाउनु भएको गजल मेरो हातमा परेको छ म महँगो घडीलाई हुन्छ म त खाडीमा छु महँगो घडीलाई हुन्छ म त खाडीमा छु मिठो मिठो खाए हुन्छ म त खाडीमा छु सूर्योदय हुँदासम्म रङ्गिन स्पुन देख्दा मस्तसँग निधाए हुन्छ म त खाडीमा छु साँझ पर्दा बियरको चुस्की लिँदै मैयासँग डिस्कोतिर धाए हुन्छ म त खाडीमा छु भोक लाग्दा हात बढाइ भित्तोतिर लगी टिङ्ग घन्टी बजाई हुन्छ म त खाडीमा छु विवाह पनि नगरेको कुमार केटो बसेपछि द दसैँ दसैँ लाख कमाए हुन्छ म त खाडीमा छु पर्दैन बा दुःख गर्न हजुरले गाउँमा अब टिनको घर छायो हुन्छ म त खाडीमा छु विवश ग्याउली असफलको गजललाई मैले वाचन गरेँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ वर्षाबाट मुना मुना चाहिँ के गर्नुहुन्छ तपाईँ टुवेल्भको इक्जाम दिएर बसिरहनु भएको छ नि वर्षातिरको नयाँ खबर के कस्तो छ पानी अहिले बाढी त्यस्तो हुन्छ कार्यक्रममा आउनु भएको छ आज के लिएर आउनु भएको छ कोसेली स्वरूप हो तपाईँलाई आउँछ भने भन्नु होइन अब आउँदैन भने त किन नजानी नजानी नि भन्ने र छ म एउटा गजल भन्छु हुन्छ सुरु गर्नुहोस् तलेजीको छेउ कुना दुखेर गजल लेखे रुदा रुदै आँसु मेरो सुकेर गजल लेखे रमाउँदै बाँधेको थिए अङ्गालोमा माया त्यो छाडा कुकुरै फुकेर गजल लेखे त्यो छाडा कुकुरै फुकेर गजल लेखे सँगै जिउँछु सँगै जिउँछु मर्छु भन्ने विश्वास गरे सँगै जिउँछु मर्छु भन्ने विश्वास गरे वैज्ञानिकको भाषा कसम सुकेर गजल लेखे उसकै लागि त्यागी घरबाट छोडेर गएँ उसकै लागि त्यागी घरबाट छोडेर गएँ सम्झनाको सा समाजको सामु सिट झुकेर समाजको सामु झुकेर के धन्यवाद निकै नै मिठो गजल भाषण गर्नुभयो मुनाजी गजलहरू लेख्ने गर्नुहुन्छ कि क्या हो हुन्छ कार्यक्रममा आउनु भएको छ कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार वर्षाबाट मुना भएको थियो र मिठो गजल वाचन गरेर विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ अब हुने एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि कार्यक्रममा फेरि उपस्थित हुने नै छौँ फूल मनै जल्छौ नि ओ शङ्का मात्रै गर्छौ मनमा तिम्रो मनमा गोछा कुन्नी मेरो भन्नु तिमी नै हो अन्त बोल्छ गरे पनि मन कि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी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 सम्पर्क मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन नम्बर शून्य छपन्न सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर रमेश लोहानी आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भनिदिनुहोस् न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम चाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी your radio यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा आज कार्यक्रममा मैले केही गजलहरू वाचन गरिराखेको छु मसँग एउटा मुक्तक परेको छ मेरो हातमा वसन्त गौतम विवश मल बजार बाक्लुङबाट पठाउनु भएको मुक्तक भाषण परे मुक्तक परेको छ मेरो हातमा दुर्गम गाउँमा झुपडी मेरो घर देखेपछि दुर्गम गाउँमा झुपडी मेरो घर देखेपछि ढलान होइन छानोमा खर देखेपछि दुर्गम गाउँमा झुपडी मेरो घर देखेपछि ढलान होइन छानोमा खर देखेपछि बिहे गरेको दुई महिनामा छोडी गयो तिमीले घाम पानी छेक्दैन कि भन्ने डर देखेपछि बसन्त गौतम विवश मल्पचार बाक्लुङ हाल रत्नगरमा हुनुहुन्छ भनेर पनि लेख्नु भएको छ कार्यक्रम जस्ट फर उहाँले यो मुक्तक भयो र कार्यक्रममा तपाईँ आउन चाहनुहुन्छ मुक्तकहरू वाचन गर्न चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र कार्यक्रममा मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पनि हामी फस्किराखेका छौँ तपाईँलाई आउन मन लागेको छ मुक्तकहरू वाचन गर्न मन लागेको छ भने कार्यक्रममा आउन सक्नुहुनेछ मायामा उसको जित मेरो हार भएपछि मायामा उसको जित मेरो हार भएपछि वचनको तिर मेरो मुटुमा प्रहार भएपछि मायामा उसको जित मेरो हार भएपछि वचनको तिर मेरो मुटुमा प्रहार भएपछि एक्लै तडपिनुको विकल्प नै के नभो र आखिर एक्लै तडपिनुको विकल्प र के नभो र आखिर मनमुटु चोरी हो प्रहार भएपछि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राज्यले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ वर्षाबाट विनिता विनिताजी के गर्नुहुन्छ तपाईँ के गर्नुहुन्छ भनेको मैले हुन्छ हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ कोसीले स्वरूप के लिएर आउनु भएको छ हुन्छ वाचन गर्न सक्नुहुनेछ मनको प्रेम सबै सामु खोली नदेखाऊ मनको प्रेम सबै सामु खोली नदेखाऊ माया माग्ने पिरतीको झोली नदेखाऊ मनको प्रेम सबै सामु खोली नदेखाऊ माया माग्ने पिरतीको झोली नदेखाऊ आफ्नैसँग मात्र गर पिरतीका कुरा आफ्नैसँग मात्र गर पिरतीका काकुरा सबै सामु बदनाम हुने बोली नदेखाऊ मनको प्रेम सबै सामु खोली नदेखाऊ निकै नै राम्रो मुक्तक भाषण गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद अनि मुक्तकहरू गजलहरू लेख्नुहुन्छ कि हुन्न हजुर हजुर अलिअलि लेखिन्छ अलिअलि लेखिन्छ हुन्छ कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते पर्साबाट विनिता आउनुभएको थियो एउटा मिठो मुक्तक भाषण गरेर विदा भइसक्नु भएको छ संविधान बन्दैन भने किन आश देखाउँछौ तिमी महलमा बसी जनतालाई झुपडीको बास देखाउँछौ संविधान बन्दैन भने किन आश देखाउँछौ तिमी महलमा बसी जनतालाई झुपडीको बास देखाउँछौ जनता नै मर्नु परेको छ पहिरो र बाढीले तिमी चिकन चल्ली हामीलाई चिउरा र दालमोटको गाँस देखाउँछौ कार्यक्रममा एउटा मिठो मुक्तक भाषण गरेँ मैले तपाईँ पनि आउन चाहनुहुन्छ मुक्तकहरू भाषण गर्न चाहनुहुन्छ गजलहरू भाषण गर्न चाहनुहुन्छ चुटकिला भन्न मन लागेको छ गीत गाउन मन लागेको छ भने कार्यक्रम जस्ट फर इन्जोयको एपिसोडमा आउन सक्नुहुनेछ मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म राखिएको मित्र तपाईँको आफ्नै साथी दिवस मगर र कार्यक्रममा आउन चाहनुहुन्छ हामी मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पनि पस्किराखेका छौँ र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ कार्यक्रममा आज मैले केही गजल र केही मुक्तकहरू भाषण गरिराखेका छौँ तपाईँले नै पठाउनुभएका मुक्तकहरूलाई कार्यक्रममा भाषण गरिराखेका छौँ र धेरै साथीहरूको पनि मुक्तकहरू गजलहरू मैले सुनिराखेको छु कार्यक्रममा है तपाईँ आउन चाहनुहुन्छ भने शून्य पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ सधैँ सर्ने तिम्रो संविधानको मिति सधैँ सर्ने तिम्रो संविधानको मिति बिहाल बिहाल छ देशको राजनीति सधैँ सर्ने तिम्रो संविधानको मिति बिहाल बिहाल छ देशको राजनीति कस्तो बनायो सरकार तिमीले नयाँ नेपाल कस्तो बनायो सरकार तिमीले नयाँ नेपाल बिर्सनै पर्ने पुराना ती रिवाज र रीति कार्यक्रममा मुक्तकलाई पनि भाषण गरे हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम जस्ट फर इन्चेको यो एपिसोडलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै पृष्ठभूमिमा एउटा मिठो साङ्गीतिक आवाजलाई छोड्दै म कार्यक्रम प्रस्तुता दिवस मगर पनि कार्यक्रम जस्ट फर इन्जोयको एपिसोडबाट ओजेल पर्छु नमस्कार लगतु लगतु रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग